पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा यतिखेर आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको आफ्नै कार्यक्रम हो तपाईँलाई धेरै मनपर्छ कार्यक्रम जहाँसम्म मलाई लाग्छ तपाईँको आफ्नो मान्छेप्रतिको भावनाहरू पोखिरहनु भएको हुन्छ कार्यक्रमप्रतिको भावनाहरू पोखिरहनु भएको हुन्छ तपाईँ भौगोलिक रूपमा जतिसुकै टाढा किन नहुनुहोस् तपाईँको मुटुको सिराहरू धमनीहरू मेरो मुटुसम्म जोडिएको आभास गर्छु म कार्यक्रम मुटुदेखि मुटुसम्ममा आउने बित्तिकै र आज पनि तपाईँका कुराहरू तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेसम्म पुर्याउने जमर्को साथमा यतिखेर छु तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यचार्यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर चार चार तपाईँको नाम ठेगाना तपाईँको मनको कुरा लेखेर चार चार दुई दुईमा एसएमएस गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ W W W dot Facebook dot com slash Radio Server पेजमा पनि कमेन्ट गर्न सक्नुहुन्छ साथीहरू कमेन्ट खोजिरहनु भएको होला पोस्ट कमेन्ट गर्नको लागि तर पोस्ट भने म एकैछिनमा गरि गरि नै हाल्छु अहिले तुरुन्तै र तपाईँ भने एसएमएस गर्दै गर्नुहोला यचआरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा र कमेन्ट गर्दै गर्नुहोला W W W dot Facebook dot com slash Radio Server पेजमा गएर अहिलेको लागि भने तपाईँको लागि राख्दैछु एउटा सुमधुर साङ्गीतिक आवाज ऐसे डोरे डाले काला जादू नैना काले तेरे में हवाले हुआ सीने से लगा ले आ मैं तेरा ओ दोनों धीमे धीमे जले आजा दोनों ऐसे मिले मनुवा लाग्यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राख्यौँ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेघर्ज अनि W W W dot Radio Server dot com dot net dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्ममा तपाईँ पनि आफ्ना मनका कुराहरू आफ्नो मान्छेको मुटुसम्म पुर्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यचारएस टाइप गर्नुहोस् र त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यमयम टाइप गर्नुहोस् र त्यस पछाडि तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ र धेरै साथीहरूले एसएमएस गर्नुभएको छ र तपाईँ तपाईँको एसएमएसहरू लिँदैछु र तपाईँको एसएमएसहरू सुरु हुन्छ यसरी एसएमएसमा अगाडि लेख्नु भएको छ पहिलो एसएमएस लिँदैछु हाइदा के छ आज नाइटमा युनिक र वुमन मामा अह ह्युमन मामा लेख्नुभयो होला ह्युमन मामा केटिएम जाँदै हुनुहुन्छ उहाँहरूलाई नाइस जोर्नी र अल फ्रेन्डलाई मिस एन्ड लभ यु भन्छु कुमारलाई पनि युनिसा गगन पानीबाट नाउ हेटौँडा भन्नुभएको रहेछ हेटौँडामै हुनुहुँदो रहेछ युनिसाजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र तपाईँको आज नाइटमा युनिक र वुमन मामा भन्नुभएको रहेछ उहाँहरू जाँदै हुनुहुँदो रहेछ काठमाडौँ उहाँहरूलाई हाम्रो तर्फबाट पनि ह्याभ सेफ जोर्नी भन्न चाहन्छौँ र थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि वान सेकेन्ड र अर्को एसएमएस पढ्न चाहन्छु एसएमएसमा छ मुस्कान शर्मिला थिङ बसमाडी छबाट धेरै हामीलाई म्यासेज गरिरहनुहुन्छ हाम्रो नियमित म्यासेज गर्ने श्रोता पनि हुनुहुन्छ लेख्नुहुन्छ मायामा धोका खाइसके तर धोका भन्दिन बाध्यता पनि होलान् उसको तर मेरै बन भन्दिनँ भन्नुभएको छ एकदमै राम्रो विचार र राम्रो कुरा लेख्नु भएको छ शर्मिलाजी अलिकति पीडामा पनि हुनुहुन्छ कि जस्तो लाग्यो धेरै पीडामा पनि नरहनुहोला जिन्दगी यस्तै हो कहिले आँसु कहिले हाँसो जे होस् जिन्दगी जस्तो सुकै भए पनि हामीले हाँस्न सक्नुपर्छ thank you so much Sharmila अह अह मुस्कानजी मुस्कानजीलाई थ्याङ्क सो मच यसको लागि अर्को पनि एसएमएस गर्नुभएको रहेछ शर्मिला सुजुथिङ मुस्कानजीले बसमाडी छबाट नै दुःखमा रुने नगर्नु धोकामा पागल नबन्नु केही काम पुरा नहुँदा हरेस नखानु कोहीसँग छुट्दाखेरि आँख लेख्नु भएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस आएको छैन आँखा लेख्नुभएको होला थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि शर्मिलाजी अर्को एसएमएस छ प्रकाश लामा बसमाडी आठ सुन्दर सुन्दर रहेछ तिम्रो महार म दुखीले चिन्न सकिनँ सुन्दर रहेछ तिम्रो मुहार म दुखीले चिन्न सकिनँ अमूल्य रहेछ तिम्रो माया म गरिबले किन्न सकिनँ भन्नुभएको छ thank you so much Prakashji तपाईँको एसएमएसको लागि एकदमै मार्मिक कुरा लेख्नु भएको छ थ्याङ्क यू सो मच त्यसै गरी अर्को एसएमएस छ पार्वती लामाजीले बसमाडी आठबाट आत्मामा सबैको एउटै हुन्छ आत्मा सबैको एउटै हुन्छ लेख्नुभयो होला सायद आत्मा त सबैको एउटै हुन्छ धोका पाए जो पनि रुन्छ अह भोग्नेले मात्र बुझेको हुन्छ आँसुको मूल्य कति हुन्छ भन्नुभएको छ थ्याङ्क सो मच पार्वतीजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ दाई खाना भयो त माई हर्ट फ्रेन्डहरू एन्ड रेसमा शर्मी सबिना शर्मिला दि यस पिलामा रोमियो कुमार सविता सनिरा फ्यामिली मेम्बरलाई एन्ड हजुरलाई लभ यु भन्छु युनिसा थिङ भन्नुभएको छ युनिसाजी थ्याङ्क यू सो मच हाम्रो तर्फबाट पनि तपाईँलाई धेरै धेरै माया छ र सम्झँदै गर्नुहोला हामीलाई माया नमार्नुहोला त्यसै गरी अर्को एसएमएस छ दर्शन दा म सबिना लामा भैँसे छबाट मेरो मनको राजा विकासलाई मिठो माया अनि सम्झना सुनाइदिनु ल चन्द्र दादा okay good night bye bye भन्नुभएको छ थ्याङ्क यू सो मच सबिनाजी अवश्य पनि विकासजीले पनि कार्यक्रम सुनिरहनु भएको होला W W W dot Radio Server dot com dot एनपीबाट र एकैछिनमा फेसबुकमा कमेन्ट पनि आउँछ होला उहाँको थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ लासो फ्याफुला दा म सबिना शिष बबितालाई मिठो माया र बसन्ती युनिसा निगिता सुनिता पूजा दिपा अमन घलान सबैलाई मिस यु भन्छु ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सबिना जी तपाईँको एसएमएस आगामी दिन पनि यस्तै एसएमएस आउँदै गरोस् अर्को एसएमएस छ ओइलिएर म झर्दा तिमी बसन्त बसन्त पालुवा बन्नु ओइलिएर म झर्दा तिमी बसन्त पालुवा बन्नु सास सास टुङ्गिरा अह सास टुङ्गिरा म निस भन्दा सास टुङ्गेर म निसास भन्दा तिमी अमर जीवनमा बा बन्नु भन्नुभएको छ सरिता मोक्तान भैँसे आठ निस्टोरी अल फ्रेन्ड्सलाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच साथी तपाईँको एसएमएसको लागि सरिताजी आगामी दिन पनि तपाईँको यस्तै एसएमएसहरू आउँदै गरोस् अर्को एसएमएस छ मेनुकलामा हाँडी खोला चार टाँडीबाट मेनुकाजीले अगाडि लेख्नु भएको छ मेरो बाँध्नु परेको देशमा हुने मुटुलाई मिठो सम्झना चिन्ता नगर्नुहोस् मिस गरिरहेको छु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच मेनुकाजी तपाईँको यो स्विट एसएमएसको लागि अर्को एसएमएस छ सरु घिमिरेजीले फ्रम हेटौँडा पाँच पिपले भन्नुभएको छ अल फ्रेन्डलाई मिस यु एन्ड मेरो लभली सिस्टर सिस्टर सङ्गीतालाई मिस एन्ड लभ यु भन्न चाहन्छु ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच सरुजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा आइएम सीमा फ्रम हाँडी खोला दुई आँसु रहेछ जिन्दगी यो सधैँ रुनुपर्ने जिन्दगीको मिठो पल नचाहेर आँसुले नै धुनुपर्ने भन्नुभएको छ तपाईँको एसएमएसको लागि धेरै धेरै धन्यवाद छ सीमाजी अवश्य पनि जिन्दगी यस्तै हो आँसुले नै धुनुपर्छ सधैँ आँसु मात्र पनि रहिरहँदैन कहिलेकाहीँ त्यही आँसुको बिचमा हामीले खुसी पनि खोज्ने प्रयास गर्नुपर्छ सीमाजी आगामी दिन पनि तपाईँको यस्तै राम्रो एसएमएसहरू आओस् थ्याङ्क यू सो मच त्यसै गरी अर्को एसएमएस छ फ्रम uh, राजु सुनवार नारायणगढबाट माई हर्ट सावित्री सुनार हामी सुयन आई लभ यु भन्न चाहन्छु भन्नुभएको छ अवश्य पनि सावित्रीजीले सुनिरहनु भएको होला नारायणगढदेखि एसएमएस uh, गर्नुभएको छ uh, साथी तपाईँलाई धेरै धेरै धन्यवाद छ र एकैछिनमा तपाईँको मोबाइलमा एसएमएस पनि आइहाल्छ होला राजुजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाइदा खाना खानुभयो त मि हेटौँडादेखि विनोद दा मलाई खै आजभोलि के भयो हो लभ परेको पनि <laughs> लभ परेको पनि हस टाइम हो खास टाइम लेख्नु भएको कि यप एचएएस लेख्नु भएको छ लभ परेको पनि फर्स्ट टाइम लेख्नु भएको होला सायद उहाँले <laughs> फर्स्ट टाइम हो दा कोही कोही मान्छे मन चोर्न कति भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन thank you so much Vinodji तपाईँको एसएमएसको लागि अवश्य पनि फर्स्ट टाइममा यस्तै यस्तै हुन्छ मायामा पर्ने बित्तिकै मान्छेको अलिकता बढी चञ्चलता बढ्छ मनमा आज होस् यो चञ्चलताको बिचमा तपाईँले आफ्नो मायालाई चाहिँ होला सदैव माया गरिरहनु होला आफ्नो मान्छेलाई अर्को एसएमएस हाई दादा आइएम फ्रम मकवानपुर गढी आठबाट हिरु रिता सुस्मी खाना भयो त भन्नुभएको छ हजुरको दादा आए एसएमएस माया but best friends Saru Rashmi Sabi Manila आयुषमा and my brother and sis Mina र म भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि साथै रिता सुस्मी तिनजनाले गर्नुभएको जस्तो लाग्यो थ्याङ्क सो मच तपाईँको पनि खाना भइसकेको होला मेरो पनि भइसकेको छ है त्यसै गरी अर्को एसएमएस हाई दादा के छ खबर हजुरको भन्नुभएको छ एकदमै ठिक छ तपाईँलाई कस्तो छ खाना खानुभयो त भन्नुभएको छ अवश्य नै खाना खाइसकेको छु आइएम फ्रम हेटौँडा पाँच पिप्ले मेरो नाम सुजाता हो म मेरो टाढा भएको साथीहरूको साथै मेरो नजिकको भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच साथी तपाईँको एसएमएसको लागि पिप्लेदेखि गर्नुभएको छ सुजाताजीले आगामी दिन पनि तपाईँको यस्तै एसएमएसहरू आउँदै गरोस् र साथै तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यचआरएस टाइप गर्नुहोस् एउटा खाली ठाउँ छोडेर यम यम टाइप गर्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिन म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँको थुप्रै कमेन्टहरू आइरहेका छन् W W W dot Facebook dot com slash Radio Server पेजमा गएर पनि तपाईँले एसएमएसहरू कमेन्टहरू पोस्ट गर्न सक्नुहुन्छ र तपाईँ भने कमेन्ट र एसएमएस गर्दै गर्नुहोला यचआरएस एउटा एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज र W W W dot Radio Server dot com dot NP slash अह माफ गर्नुहोला W W W dot Facebook dot com slash Radio Server पेजमा गएर तपाईँ कमेन्ट गर्दै गर्नुहोला अहिलेको लागि पनि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि जिसे जिंदगी ढूंढ रही है क्या ये वो मकाम मेरा है यहाँ चैन से बस रुक जाऊं क्यों दिल ये मुझे कहता है जज्बात नए से मिले हैं जाने क्या सर ये हुआ है एक आस मिली फिर मुझको जो कबूल किसी ने किया है किसी शायर की गजल जो दे रू को सुकून के पल कोई मुझको यू मिला है जैसे बंजारे को घर नए मौसम की सहर या सर्द में दोपहर कोई मुझको यू मिला है जैसे बंजारे को घर जय से बन्जारेको घर यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राख्यौँ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च अनि W W W dot Radio Server dot com dot एनपीबाट संसारैभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने अभिलाषा बोकेर आएको छु र प्रयासरत पनि छु जे होस् तपाईँ देश विदेश जहाँसुकै हुनुहुन्छ भने पनि तपाईँको आफ्नो मान्छेसम्म तपाईँको एसएमएस पुगिसकेको छ भन्ने मलाई लाग्छ र यतिखेर तपाईँका कमेन्टहरू लिन चाहन्छु फेसबुक कमेन्टहरू थुप्रै आइसकेका छन् र फेसबुक कमेन्टहरूमा पहिलो कमेन्ट लिँदैछु म साथीहरूलाई एउटा जानकारी पनि गराइहाल्छु कतिपय साथीहरूले के भन्नुहुन्छ भने हामीले अगाडि कमेन्ट गरेका हुन्छौँ तर हाम्रै कमेन्ट पढिँदैन किन होला भन्नुभएको छ साथीहरू हामीले चाहिँ फेसबुकले जसरी अर्डर गरिदियो पेजमा जसरी अर्डर मिलेर बस्छ त्यही अर्डरमा हामी पढ्ने गर्छौँ जस कारणले गर्दाखेरि तपाईँको अगाडिको पछाडि पछाडिको अगाडि पढ्न पनि सक्छ त्यसको लागि चाहिँ हामी क्षमा प्रार्थी छौँ किन भन्दा तपाईँको क्रमशः पढ्न त खोजिरहेका हुन्छौँ तपाईँले तर निरन्तर रूपमा यो पेज अपडेट भइरहँदाखेरि तपाईँको कमेन्टहरू कहिलेकाहीँ तल पर्न जान्छ र पछि गरेका साथीहरूको अगाडि आउन सक्छ त्यसको लागि चाहिँ हामी सरी भन्न चाहन्छौँ र तपाईँहरू हाम्रो लागि एकदमै श्रोता भनेको भगवान् सरह हो हाम्रो लागि त्यसैले तपाईँहरूले मन चाहिँ नदुखाउनुहोला यो आग्रह गरे र यतिखेर तपाईँको कमेन्ट पढ्न चाहन्छु म कमेन्ट लेख्नु भएको छ प्रेम खड्काजीले I miss you all my फ्रेन्डलाई भन्नुभएको छ थ्याङ्क सो मच प्रेमजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ रोमियो अर्जितजीले हेलो हाई दादा यो रात्रिकालीन रातको रात्रिकालीन रातको मिठो सम्झनाको साथमा दर्शन नमस्ते छ है दादा अनि सन्चै हुनुहुन्छ अनि खाना खानुभयो त भन्नुभएको छ अवश्य पनि सन्चै छु र तपाईँले पनि सन्चो छ भन्ने मलाई लाग्छ र खाना पनि भइसकेको छ उहाँले अगाडि लेख्नुहुन्छ उहाँले लेख्नु भएको छ म रेडियो सर्भर प्रेमी सन्तोष नगरकोटी हटियादेखि आजको मेरो म्यासेज छ मेरो मनमुटुमा बस्न सफल हुने साथीहरूमा युनिसा थिङ सोनी थापा सुजाता थापा अनु तामाङ थोकर त्यसै गरी गङ्गा दङ्गाल सकिला कार्की पूजा गोले अन्जु तामाङ सुस्मिता सुरेश सुमन विजयहरूलाई एकदमै मिस गर्दैछु बिर्सेको छैन साथीहरू लाई साथीहरूले त बिर्सनु भएको छ कि के हो बट प्लिज नबिर्सनु है भन्दै एसकेलाई I miss you and love you भन्न भन्दै छुट्टिन्छु okay bye friends good night take care and दादा छुट्टिन्छु है त take care good night bye भन्नुभएको छ thank you so much Romeo अर्जितजी तपाईँको यो कमेन्टको लागि र तपाईँ सधैँ कमेन्ट गर्नुहुन्छ हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ माया नमार्नुहोला सधैँ यही माया हामीलाई दिइरहनुहोला त्यसै गरी अर्को एसएमएस छ अर्को कमेन्ट छ जिन्दगीको पाइलाहरू लेख्नु भएको छ उयो अभागी राज थोकर राज थोकरजीले कमेन्ट गर्नुभएको छ जिन्दगीको पाइलाहरू आज आएर रोकिदियो जीवनभरि साथ दिने मान्छेमा म भन्थेँ आजबाट होइन भन्यो मदेखि अभागीलाई किन गर्यो घात एनी स्टोरी मेरो के भुल भएर मलाई यसरी चोटे चोट दिएको भन्नुभएको छ के छ मेरी के छ मेरो गल्ती प्लिज भन यस प्लिज उही अभागी राज थोकर मलेसियाबाट कमेन्ट गर्नुभएको छ राज्य सुनिरहनु भएको होला कार्यक्रम रेडियो सर्भर बयानब्बे दशमलव पाँच megahertz W W W dot Radio Server dot com dot एनपीबाट मायामा कहिलेकाहीँ यस्तै हुन्छ हामीले कहिलेकाहीँ गल्ती गरिरहेका हुन्छौँ र गल्ती गरिरहँदाखेरि पनि हामीले केही गल्ती गरिरहेको छैन कि जस्तो पनि हामीलाई आभास हुन्छ तर तपाईँको मात्र गल्ती नहुन पनि सक्छ तपाईँले आज जसरी प्रश्न गरिरहनु भएको छ उहाँप्रति उहाँको पनि गल्ती हुनसक्छ गल्ती कसको हो यो पत्ता लागोस् र गल्ती पत्ता मात्र नलागोस् गल्ती सुध्रियोस् र तपाईँहरू एक हुनुहोस् यही म शुभकामना दिन चाहन्छु र थ्याङ्क यू सो मच राजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ कमेन्ट लेख्नु भएको छ ध्रुव रेग्मी अभागी मान्छेजीले लेख्नुहुन्छ कुनै पल थियो जब कसैलाई आफूभन्दा बढी माया गर्थे त्यो तिमी थियो ममा के खोट देखेछौ मलाई छोडेर अर्कैको हात समाउन गयो महिनौ तिम्रो यादमा बिताए आँखाबाट खोलो बगाउँदै बिस्तारै जब आफ्नो संसारमा रमाउन सिक्दै थिएँ एकाएक तिम्रो फोन आयो तिमी रुँदै थियो अनि भन्दै थियो तिमीलाई छोडेर गल्ती गरेँ आज उसले मलाई छोडेर गयो जसको निम्ति तिमीलाई छोडेको थिएँ मैले तिमीलाई धेरै दुःख दिएँ अब तिमीलाई खुसी दिन चाहन्छु कि तिमी मसँग सम्बन्ध गाँच्न चाहन्छु मैले त तिम्रो मनमा अझै ठेस पुर्याउन चाहेन त्यसैले भने सोच्नेछु तर मैले केही सोच्नुपर्ने केही थिएन न त तिमीसँग कुनै नाता गाँच्न चाहन्थेँ म तिम्रो त भरै थिएन भोलि कतिखेर पो छोडेर जाने हो अनि रुनु पर्ने हो मैले फेरि अनि अर्को कारण नि थियो बिछोडको पीडा तिमीले थाहा पाऊ भन्ने चाहन्थे ध्रुव रेग्मी अभागी मान्छे हाँडी खोला छ लामी टार भन्नुभएको छ थ्याङ्क यू सो मच ध्रुवजी तपाईँको कमेन्टको लागि अलिकता सेन्टी छ सेन्टी धेरै नहुनुहोला है त त्यसै गरी ध्रुवजीले अगाडि लेख्नु भएको छ अर्को पनि कम कमेन्टमा वा मित्र तपाईँको अह अह तपाईँको चाल खतरा क्या बन्नुहुन्छ जाल खतरा भन्नुभएको रहेछ वा मित्र तपाईँको चाल खतरा क्या बन्नुहुन्छ जाल खतरा आउँछ टिप्छ टपक्कै लान्छ ज्यानै लिनु त्यो काल खतरा जले जलेबीभित्र मह पस्यो कसरी यस्तो उठ्छ सवाल खतरा पत्थर पगाल्ने हुन्छ जादुगरी यस्तो शब्दको कमाल खतरा हेर्नुहोस् न जलनपो ठहरै भएछ रूप अनि मुस्कानको बबाल खतरा भन्नुभएको छ एकदमै राम्रो मुक्तक लेख्नु भएको रहेछ थ्याङ्क सो मच ध्रुवजी तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ विपना गोङ्बाजीले हेलो दा म विपना गोङबा पदमपोखरीबाट मेरो सन्देश भन्नुपर्दा मेरो अल फ्रेन्डलाई miss you so much and love you all भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच विपनाजी तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी तपाईँको एसएमएसहरू पनि थुप्रै आइरहेका छन् एसएमएसहरूमध्येमा यतिखेर अर्को एसएमएस लिन चाहन्छु एसएमएस मैले कतिसम्म पढेँ भनेर खोज्दैछु तपाईँको थुप्रै एसएमएसहरू आएका छन् रिता सुस्मितजीको मैले पढेँ त्यसै गरी अह अर्को एसएमएस छ लेख्नुहुन्छ अह अर्को एसएमएस छ मैले साथीहरूको एसएमएस अलिकति छुट्याएँ जस्तो लाग्यो मेरो नाम सुजाता सुजाताजीको पढिसकेको छु अर्को एसएमएस छ अनिता गोङबा फ्रम हेटौँडा सोह्रबाट बनेल धाप हेटौँडा सोह्र बनेल धापबाट खाना खानु भए त जब आफ्नो मान्छे टाढा हुन्छ तब धेरै याद आउँदो रहेछ मेरो कान्छु बिरामी भएर केटिएम भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच अनिताजी तपाईँको यो कमेन्टको लागि र तपाईँको कान्छु काठमाडौँमा हुनुहुँदो रहेछ उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना मेरो तर्फबाट र फोन गर्नुभयो भने सुनाइदिनु होला है त चन्द्र भट्टराईजीले पनि विस गर्नुभएको छ भनेर तपाईँको यो कुरेर बसेँ तपाईँको यो सन्देश चाहिँ पुगोस् फेरि मैले पनि सम्झेको छु भनेर अनिताजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ सबिना लामा पदम पोखरी छबाट हाई दादा तपाईँलाई पनि शुभरात्रि र my best friends Jina Aarti Devika Asmita and रविनालाई मिस यु सो मच र स्पेसली यस भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच सबिनाजी र तपाईँको स्पेसल यसले पनि कार्यक्रम सुनिरहनु भएको होला उहाँले एकैछिनमा तपाईँलाई एसएमएस पनि गर्नुहुन्छ हुनुहुन्छ होला थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ सबिना लामा पदम पोखरी छबाट अँ सबिनाजीले नै गर्नुभएको रहेछ तपाईँको एसएमएस पढिसकेको छु थ्याङ्क यू सो मच अर्को एसएमएस छ हाई दाजु माम हाम गर्नुभयो त भन्नुभएको छ खाइसकेको छु तपाईँले पनि खानुभयो होला फ्रम निबुवाटारबाट कान्छा कमल तामाङ ओठमा हाँसो मनमा खुसी अह ओठमा हाँसो मनमा खुसी भएको छ आज भोलि मेरो मायालु मायालुलाई सम्झेर के गर्नु दाजु भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच कमलजी तपाईँको एसएमएसको लागि आफ्नो मान्छेलाई धेरै सम्झनु हुँदो रहेछ सदैव यसै माया गर्नुहोला अर्को एसएमएस छ हाई दादा खाना भयो त म बस्तीपुरदेखि अस्मी भोमजन दा मेरो प्यारो साथी विनोदजीले एसएमएस गर्नु नभएको नि दुई तिन दिन भयो प्लिज एसएमएस गर्नु ल बिजी बाई दा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अस्मितजी र अवश्य पनि तपाईँको साथी विनोदजीले एसएमएस गर्नुहुनेछ यही अपेक्षा गर्छु र थुप्रै एसएमएस र कमेन्टहरू बाँकी छन् तपाईँ भने मोबाइलको म्यासेज बक्समा गएर या चार यस त्यस पछाडि एउटा खाली ठाउँ यमयम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देशसहित चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज मुस्कुराने की वजह तुम हो गुनगुनाने की वजह तुम हो जिया जाए ना जाए ना जाए ना और पिया रे जिया जाए ना जाए ना जाए ना और पिया रे मुस्कुराने की वजह तुमी हो यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राख्यौँ र यतिखेर भने तपाईँका कमेन्ट र एसएमएसहरू थुप्रै रहेका छन् थुप्रै बाँकी छन् र तपाईँका एसएमएसहरू पढ्न चाहन्छु र तपाईँका कमेन्ट र एसएमएसहरू सुरु हुन्छन् यसरी सर्वप्रथम त कार्यक्रम मुटुदेखि मुटुसम्म प्रस्तुता चन्द्रजीमा उही परदेशी साथीको तर्फबाट सन्ध्याकालीन नमस्ते छ है साथमा कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णलाई पनि म उही कान्छुको कान्छु दिलको धनी बुद्ध लामा फ्रम दक्षिण कोरिया कार्यक्रम मुटुदेखि मुटुसम्मको साथ हुँदै आज पनि मात्र मेरो मनको कान्छु प्यारी जीवन सङ्गिनी लजालु मायाको सङ्गमलाई टाढैबाट भए पनि अपार माया अनि यादका मिठा चुम्बनहरू छ हाई भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच बुद्धजी तपाईँको यो कमेन्टको लागि र यस्तै कमेन्टहरू आउँदै गरोस् आगामी दिनमा पनि यही अपेक्षा गर्छु र अर्को कमेन्ट र एसएमएसहरू छन् थुप्रै कमेन्ट र एसएमएसहरू थुप्रिरहेका छन् र यतिखेर तपाईँको एसएमएस लिइहाल्छु म अह एसएमएस मैले धेरै साथीहरूको एसएमएस अझै पढ्न बाँकी छ सबिनाजीको पढेँ कमलजीको पढेँ अर्को एसएमएस छ अस्मिजीको पनि मैले पढिसकेको छु सिया मुक्तान्जीले गर्नुभएको रहेछ महावीरबाट नाउँ हेटौँडा अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ यो महावीर हो कि मोहवीर म कहिलेकाहीँ कन्फ्युज हुन्छु किन भन्दाखेरि स्पेलिङ एउटै हुन्छ एमएया चाहिँ भिइआर महवीर होला सायद महवीरबाट सियाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि हेटौँडा हुँदो हुनुहुँदो रहेछ हामी नजिकै भएको महसुस भइरहेछ मलाई चाहिँ त्यसै गरी अर्को एसएमएस छ मुस्कान शर्मिला थिङजीले दुःखमा छु तर खुसी छु सुखमा छैन जिन्दगीमा तर रमेकै छु धोकामा छु तर बाहिर हाँसेको छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हेलो दादा आइएम हर्कामान घलान हेटौँडा सत्रबाट र सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु आज म यस मुटुदेखि मुटुसम्म कार्यक्रममा सायरी लेख्दैछु मृत्यु पनि प्यारो लाग्छ म भन्नुभएको छ त्यस पछाडि उहाँको सायरी चाहिँ पुरा आएको छैन माफ गर्नुहोला हर्कमानजी तपाईँको पुरा एसएमएस आएन र आगामी दिनमा तपाईँको एसएमएस अवश्य नै पुरा आउनेछ यही अपेक्षा गर्छु थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस छ आज मेरो सन्देश भन्नुपर्दा miss you and love you kiss you यस मी अह अस्मी लेख्नुभयो होला सायद यस मी यस भन्नुभएको रहेछ मि सन्जु लामा फ्रम रातोमाटे भन्नुभएको छ थ्याङ्क यू सो मच सन्जुजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु आइएम लक्ष्मी बिक हाँडी खोला एकबाट आज मेरो एसएमएस मेरो प्यारो साथी सन्तोषको लागि छ सन्तोष पर्सि दुवैबाट नेपाल आउँदै हुनुहुन्छ भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि लक्ष्मीजी र सन्तोषजीलाई पनि शुभ यात्रा नेपालमा छिट्टै आउनुहोला वेलकम भन्न चाहन्छु त्यसै गरी अर्को एसएमएस हाई दादा के छ खबर खाना खानुभयो त यो मेरो बेस्ट फ्रेन्ड बेस्ट फ्रेन्डलाई हाई दादा बिहेको निम्तो पठाएको छु पठाएछ सधैँ यस दिनमा आउँछ होला भन्नुभएको छ मैले अलिकता गलत उच्चारण गरेको भए सरी आउँछ होला आउन यदि सकिनँ भने भन्नुभएको छ उहाँको पुरा एसएमएस प्राप्त भएको छैन यसपछि थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि नाम पनि लेख्नु भएको छैन रहेछ जे होस् नाम चाहिँ लेखिदिनु होला अगाडि नै है त <laughs> त्यसै गरी अर्को एसएमएस हेलो चन्द्र दादा सन्चय हुनुहुन्छ एन खाना खानुभयो त म पूजा लामा हेटौँडा छब्बिस लालझाडीबाट भन्नुभएको रहेछ हेटौँडा छब्बिसबाट दादा मलाई कालीनको कार्यक्रममा मुटुदेखि मुटुसम्म वा भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच साथी तपाईँको एसएमएसको लागि पूजाजी त्यसै गरी अर्को एसएमएस छ हाई दादा good evening me Anju Lama from Hetauda all my फ्रेन्डलाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अन्जुजी त्यसै गरी अर्को एसएमएस छ हाई दादा माम भो इट्स मी सुन्दर लामा थिङ फ्रम हेटौँडा सत्र जब आफ्नो मान्छे टाढा हुन्छ धेरै याद आउँछ किन हो दुई तिन दिन भयो एसएमएस पनि छैन प्लिज रिप्लाई गर्नु भन्नुभएको छ थ्याङ्क यू सो मच कसलाई भन्नुभयो सुन्दरजीले थाहा छैन तर जसले यो सुनिरहनु भएको छ उहाँले बुझिसक्नु भएको होला र एसएमएस आउनेछ सुन्दरजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस छ अप्सना साङतानजीले हेटौँडा सोह्र बदेल धापबाट हेलो दादा I miss you and love all friend भन्नुभएको छ मिस यु टु साथी तपाईँको यो एसएमएसको लागि थ्याङ्क यू सो मच त्यसै गरी अर्को एसएमएस छ मिलन हाम्रो नभए नि हाम्रो मायामा अह मिलन हाम्रो नभए पनि हाम्रो माया बाँचिरहोस् मेरो जिन्दगी रोए पनि तिम्रो जिन्दगी अह तिम्रो जिन्दगी हाँसिरहोस् भन्नुभएको छ हाई दादा म भैँसे साथबाट विमला साङतान भन्नुभएको छ विमलाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र मामा खाना भयो त भन्नुभएको छ अमर मगर फ्रम हेटौँडा हुप्रा चारबाट भन्नुभएको रहेछ अमरजीले मामा भन्नुभएछ <laughs> भान्जा पर्नु भएछ मैले अलि नचिने हो कि <laughs> नचिनेको भए माफ गर्नु होला है त अमरजी ए हुप्राबाट आज म मेरो साथी साथीहरूलाई सम्झना सम्झनु पर्दा कतारमा हुने राम गोले अमन मगर सुमित्रा भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अमरजी त्यसै गरी अर्को एसएमएस छ Sabina Lama miss you and love you so much भन्न चाहन्छु भन्नुभएको छ सबिनाजी थ्याङ्क यू सो मच एसएमएसको लागि कसलाई चाहिँ थाहा भएन है त्यसै गरी अर्को एसएमएस चाहिँ हेलो हावर यु म हाल हेटौँडा दस बस पार्कबाट हङकङ बजारबाट सँगैको आलम फेन्सी स्टोर्सबाट नजरे आलम भन्नुभएको छ थ्याङ्क यू सो मच नजरे आलमजी तपाईँको एसएमएसको लागि र सधैँ एसएमएस गरिरहनु भएको हुन्छ यसरी नै माया नमार्नुहोला सधैँ माया गरिरहनुहोला हामीलाई र आजको लागि पनि तपाईँको एसएमएस यति नै कमेन्टहरू लिन्छु एकैछिनमा र अब भने एसएमएस होला तपाईँको कमेन्टहरू लिएर एकैछिनमा आउँछु अहिलेको लागि भने एउटा गीत तपाईँको लागि हमदर्द हे निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ एकदमै थोरै समय छ र तपाईँको एसएमएसहरू बन्द गरिसकेको छु मैले अर्को हप्ता लिउँला तपाईँको एसएमएस अझै आइरहेको छ भने र तपाईँको कमेन्टहरू लिन चाहन्छु यतिखेर अर्को कमेन्ट लेख्नु भएको छ थुप्रै साथीहरूको कमेन्ट आएछ यतिखेर कमेन्ट लेख्न चाहन्छु हेटौँडाको नचिन्ने मान्छे म उहाँको फेसबुक युजर नेम लेख्नुहुन्छ हेलो दाजु रात्रिकालीन नमस्कार सुन्ने सुने कर्नुला एन्ड खाना अह सुई कर्नुला के लेख्नु भएछ मैले अलिकति नबुझेको भए सरी भन्न चाहन्छु है त अह एन्ड खाना खानु भयो कि नाइदा म आज एकदमै स्याड छु भन्नुभएको छ ओहो किन दुःखी हुनुहुन्छ साथी तर किन भनेर नसोध्नुहोला यो माया भन्ने चिज पनि कस्तो रहेछ घरि घरि हँसाउँछ मायाले घरि रुवाउँछ कस्तो बुझ्ने बुझिन सक्नु छ कहिले त झन् मायाले पागल बनाउँछ त्यसमा म पनि एक हो खोइ किन होला छोडेर जानेहरूको किन यति धेरै याद आइरहन्छ जति बिर्सिन खोज्छु अह जति बिर्सिन खोज्छु बिर्सनै सक्दिनँ तर थाहा छ उसले त मलाई सम्झँदैन सोधेर उसले उसले मलाई सम्झँदैन निष्ठुरले त के को याद आउँछ र तर जे भयो नि मलाई जस्तो अरूलाई त्यस्तो मायाको नाटक गरेर नछोड्नुहोला भन्छु ल अन्तिममा एकचोटि भन्ने छु miss you missing you dot dot dot भन्छु तिम्रो जस्तो मेरो मन हुन सकेन त्यसैले अनि सम्पूर्ण साथीहरूलाई पनि मिठो सम्झना एन्ड मिठो माया भन्न चाहन्छु हजुरहरूको पनि हजुरहरूलाई पनि मिस यु लद्दा any time and all day any day भन्नुभएको छ मि मिना भन्ज्याङबाट ओके बाई शुभरात्रि एन्ड शुभ सपनीको कामना अल फ्रेन्डको लागि भन्नुभएको छ थ्याङ्क यू सो मच मिनाजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ लेख्नु भएको छ लक्ष्मी गुरुङजीले हाइदा खाना खानुभयो त म लक्ष्मी गुरुङ पदमखुरीबाट मेरो त मन अह मिको त मन मा त नाम कोही छैन बसेको बसेसी भनौँला नि है गुड बाई गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच लक्ष्मीजी भन्छु भन्नुभएको छ नडार्नु होला नि फेरि सुटुक्क भन्नु होला है त मलाई मात्रै श्रोताहरूलाई नभने पनि थ्याङ्क सो मच लक्ष्मीजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ राजु सुनवाजीले कमेन्ट गर्नुभएको छ हाई नमस्कार हजुर म Raju century from Bhorle all फ्रेन्डलाई miss you and my heart Abiral सावित्रीलाई I love you so much भन्न चाहन्छु गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच गर्नुहोस् राजुजी तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को पनि कमेन्ट छ अँ अर्को कमेन्ट छ लेख्नु भएको छ बादलको संसार आकाश भए पनि साथीको संसार साथी नै हुँदो रहेछ साथी हजार भए पनि मन परेको एक मात्र हुँदो रहेछ हाई चन्द्र ब्रु रात्रिकालीन रातको अभिवादन है मिको यो मेरो पहिलो कमेन्ट हो हजुरको स्विट भोइसले सुनाइदिनु है my all friend I miss you and love you भनिदिन्छ भनिदिनु ल मी नानु मुक्तान भन्नुभएको छ थ्याङ्क यू सो मच नानुजी सुरुमा कमेन्ट गर्नुभएको छ आज फर्स्ट टाइम र तपाईँको कमेन्टहरू अब रेगुलर आउन् यही अपेक्षा गर्छु र थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि नानुजी र सम्पूर्ण साथीहरूलाई पनि धेरै धेरै धन्यवाद तपाईँका थुप्रै कमेन्टहरू थुप्रै एसएमएसहरू मैले लिएँ र एसएमएस चाहिँ मैले अघि नै बन्द गरेदेखि लिएको छैन अर्को हप्ता तपाईँको एसएमएसहरू राख्छु र सबै साथीहरूको कमेन्ट मैले पढेँ कि जस्तो लाग्छ भन्दा भन्दै दुई तिनजना साथीहरूको कमेन्ट आइसकेको रहेछ तपाईँको कमेन्ट पढिन भनेर चित्त दुखाउनु होला सर र पढिहाल्छु दस बज्न थालिसकेको छ यतिखेर एसएमएस छ एसके यादव फ्रेन्ड्स शुभ सुभद्रा कविना रिता अनिता अललाई मिसी भन्नुभएको छ thank you so much SK यादवजी त्यसै गरी अर्को कमेन्ट छ अह मोहम्मद नजरे आलम अन्सारी भन्नुभएको छ म बस पार्क हङकङ बजारसँगैको आलम फेन्सी स्टोरबाट उही नजरे आलम भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ हाई चन्द्र के छ आइएम सञ्जय कुमार यादव फ्रम चौकी टोल हेटौँडाबाट जेपी आई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र सबै साथीहरूलाई धेरै धेरै धन्यवाद रेडियो सर्भर र W Radio Server dot com dot एनपीबाट संसारभरि कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको व्यवसायबाट म पनि छुटिन चाहन्छु हस्त नमस्ते शुभरात्री